छोरो नभएको छोरी मात्रै भएको भनेर गाउँले कुरा काट्छ नि त बाबालाई त लियोस् तैँले त लियोस् तैँले के गर्नु छैनस् तेरो छोरी भर्खरको छ तेरो छोरी पहिले जान्छ त दुःख पाउँछस् भन्ने आवाज पनि सुनेछु यहाँबाट कसैले कोही कोहीले भने के गर्नु दाई छोरा छैन भन्ने यस्तो पनि हुने रहेछ दुःख पनि लाग्ने रहेछ हेला पनि हुने रहेछ त्यही भएर जे जस्तो भयो पनि एउटा छोरा त हुनुपर्ने रहेछ भन्ने चाहन्छु के गर्ने अभागी हामी दुई दिन मात्र भयो बाबालाई बिहा गर्न भनेर आमाले मैले गर्दिनँ मेरो सन्तान हुन् यही दुई बहिनी भए पुग्छन् र बाबालाई अर्को विवाह नगरेर सानोमा निमेक मजदुरी गर्नुहुन्थ्यो हजुर बाबाले अर्को कहिले जोट्न जाने कहिले खन्न जाने कहिले दाउरा चिर्न जाने अनि मैले थाहा पाउँदाखेरि त यस्तै अब कहिले गहुँ लिएर आउने चार माना कहिले दुई माना यस्तै लिएर नि हाम्रो यहाँनिर यसै परालमी गाविस वडा नम्बर तिनका समाजसेवी शिव प्रसाद पोखरेलजी हुनुहुन्छ र यो विशेष गरेर यस गाविसमा मात्रै होइन विभिन्न गाविसमा धेरै वर्ष पहिले बाँधा बस्ने चलन थियो ऋण लिए बापतमा त्यो बाँधा बस्दाखेरि धेरै मान्छेहरू पछाडि परेको कुरा अहिले पनि छर्लङ्ग देख्न सकिन्छ र यसबारे यहाँलाई कतिको जानकारी छ खै मैले आफूले त प्रत्यक्ष बाँधा बस्ने बाँधा कजाउने भन्ने कुरा चाहिँ जानिनँ तर पूर्वजहरूले यसो गर्दै गरे भन्ने किसिमको कुराहरू चाहिँ सुन्नमा चाहिँ आइरहेको हो यहाँनिर यी वृद्ध चाहिँ जो छब्बिस वर्षसम्म चिन्तामणी पोखरेलको घरमा चाहिँ बसे भन्नुहुन्छ अहिले चिन्तामणिजी कहाँ हुनुहुन्छ र पहिला के हुनुहुन्थ्यो जिल्लामा पहिले चिन्तामणिजी उहाँको अलिकति खानदानी मान्छे हो पहिले यही गाउँमा पनि हुँदाखेरि जिल्ला विकास समितिको तत्कालीन जिल्ला पञ्चायतमा चाहिँ सदस्य हुनुहुन्थ्यो र पछि आफ्नो सम्पत्ति यहाँ बेचेर उहाँ नवलप्रासी जानुभएको छ र अहिले उहाँको बसाइ नवलपरासीमा बसाइ थियो र हाल काठमाडौँ नवलपरासीमा पनि उहाँ के हुनुहुन्थ्यो जिल्ला उपसभापतिमा निर्वाचित भएर राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जिल्ला विकास समितिको उपसभापतिको कार्यभार सम्हाल्नु भएको तर अहिले त यस्तो छैन हराउँदै गएको छ त्यति बेलाका भद्र भलादमीहरूले यस्ता गरी पछाडि परेका समुदायलाई अलिकति ऋण दिने कजाउने चलनले गर्दाखेरि यस्तो अवस्था आएको हो यसरी अर्काको आफ्नो पौरख जे जति हुन्छ नि त्यो सबै अर्काकोमा चाहिँ बसेर चाहिँ काम गर्दाखेरि आफू त चाहिँ पछाडि परिदो रहेछ भन्ने कुरा त महसुस भएकै कुरा हो अहिले गाउँका तिन तले चार तले घरहरू बङ्गालाहरू चाहिँ नि रित्ती छाडेर हिँडेका छन् सहरमा पक्की घर बनाएर तर कसैको पनि यस्तो बास पनि छैन यो एउटा दुर्भाग्यको अवस्था हो किनभने हुने खानेले चाहिँ यहाँबाट बसाइसराई गरी अन्यत्र गइसकेपछि पनि आफ्नो चाहिँ महल जस्तो बनाएर चाहिँ छोडेर गएका छन् र दैनिक काम गर्ने मान्छेलाई एक मानव खाने अवस्था चाहिँ छैन रहे Allah. परिवारको विचल्ली रहेछ राजनीतिक दलहरूले यस्ता परिवारलाई गाविसको तर्फबाट हुन त राज्यले पनि माथिल्लो निकाले त गर्न सकेका छैन यहाँहरूबाट के गर्न सकिन्छ र पनि केही गाविसमा म यस्तोमा पढेँ भन्ने आधिकारिक सम्बन्धित घरले जानकारी चाहिँ नगराएको एउटा कुरा अनि अब दोस्रो कुरा जातीय वा यो क्षेत्रगत हिसाबले चाहिँ जुन सरकारले चाहिँ पैसा विनियोजन गरेको छ नि अब त्यसैमा अब यहाँहरू जनजाति भएको नाताले जनजातिकै तर्फबाट केही आवाज उठाउँदा त्यसैमा विनियोजन भएको चाहिँ पैसाबाट केही सायद गर्न सक्छ होला यहाँनिर प्रगतिशील आमा समूह परालमी तिनकी अध्यक्ष प्रेमकला सूर्यवंशी हुनुहुन्छ र यो परिवारको उद्धार होस् भन्ने उद्देश्यका साथ उहाँ पनि यस स्थलगत रिपोर्टमा सहभागी हुनुहुन्छ के भन्न चाहनुहुन्छ तपाईँ म यहाँ अब एउटी छोरी हुनुहुन्छ उहाँलाई आफै बिरामी हुनुहुन्छ घरमा अब आमा बित्नुभयो अब बाला हजुरले देख्नुभयो अरे सर त्यही अब घरको स्थिति पनि हजुरले देख्नुभयो जसरी तसरी अब के रे खर्च कुनाबाट त अब निकालियो अहिले अब उहाँको यस्तो बिजोग छ अब जहाँ जो हुनुहुन्छ जसरी भए पनि उहाँलाई अब सक्दो सहयोग गर्न भन्न म अनुरोध गर्छु र हामी प्रगतिशील आमासम्मका दिदी दिदीबहिनी लगायत सबैले उहाँलाई सहयोग गर्छौँ यहाँको शुभ नाम मेरो गोकर्णबहादुर सिंहदारी एउटै साँडी एउटै अब समस्या छ परेछ भने जसो गरेर निकाल्यो अब अन्यको लागि त के गर्नुपर्ने कसो हुने एउटा बुढो बिना हुनुहुन्छ अब छोरी जाने अब बिहे भयो होइन के गर्ने कसो गर्ने भन्ने कुरा मैले भने जो जाने सम्हाले गर्थ्यो त्यो म त्यसमा त्यसपछि म जान्छु भन्ने कुरा म त्यो राखिदिएँ तपाईँ आफै पनि बिरामी हुनुहुन्छ यस्तो अवस्थामा अब घर कसरी चलाउनुहुन्छ अब के गर्नु दाई ब छोडेर जाम भने पनि भालाई कहाँ लगेर जाने हो अब नजाम पनि कता नजाम अब म आफू नै बिरामी छु अब यस्तोमा अब अब कसैसँग अब कसैलाई ल्याएर राखौँ भन्ने पनि कसैसँग बिहा गरौँ भन्ने अब पछाडि बालाई दुःख पनि हुने हुन्छ मलाई पनि दुःख हुने कि भन्न सोध्नु पर्यो विवाह गर्न चाहनुहुन्छ तपाईँ खै विवाह गर्नु त अब अब यस्तो म जस्तोलाई कसले पो लान्छ र जस्तो लाग्छ कसैले अफर गरेनन् होइन पहिला अहिले नै अफर त गर्थेँ म सोध्थेँ कि म बाबा आमालाई पालेर नै पर्छु मैले विवाह गर्दिनँ भनेको थिएँ अहिले मलाई यस्तो भयो अनि कतिबाट सहयोग भयो भने गाई बाख्रा पालुला अथवा केही गरौँला भन्ने सोच्नु भएको हजुर मैले कतैबाट विदेश हुने दाजुभाइ दिदीबहिनीले मेरो आवाज सुनेर सहयोग गरिदिनु भयो भने केही अफरहरू आयो भने त्यही पैसाले नि घरमा गाई बाख्रा भैँसी पालेर बाको हेरचाह गर्ने बस्ने के गर्ने अब बाबाको भाग्यमा छोरा भएन हाम्रो भाग्यमा दाई भाइ भएन त्यसकारण छोरा नहुने नि यसलाई गर्दो रहेछ यस्तो साँगुरोमा बस्नु भएको रहेछ अनि यो घर छाउने उपाय छैन नै छैन अब उसले यताउटी सय मिल्यो भने छाउनु पर्ला एक नापो खरलाई पनि सय रुपियाँ यो खुल्ला दिशामुक्त गाविस परालमीमा तपाईँको चाहिने शौचालय चाहिँ पुरै खुल्ला रहेछ नि हजुर हो त्यही बार बारबन्दी गर्ने उपाय नभएर नि त्यस्तै खुल्ला भएको के भन्न चाहनुहुन्छ सबैसँग सबैसँग विदेश रानी दाजुभाइ दिदीबहिनीहरूलाई मेरो आवाज सुनेर तपाईँहरूले म माथि सहयोग गरिदिनु होला भन्न चाहन्छु तपाईँलाई सहयोग गर्न चाहनुभयो भने तपाईँको मोबाइल नम्बर बताइदिनुहोस् न अन्ठानब्बे एक्काइस पचपन्न छब्बिस पचपन्न अन्ठानब्बे एक्काइस पचपन्न छब्बिस पचपन्न अनि तपाईँको नम्बर बताइदिनुहोस् न अन्ठानब्बे चार त्रिहत्तर अडतिस सात सय सत्तर म तिलकुमारी सूर्यवंशी आदरणीय श्रोता भयो यो परिवारको बिचल्लीको कथा यदि तपाईँ आफू सके उहाँलाई सहयोग गर्न चाहनुहुन्छ भने उक्त नम्बरमा सम्पर्क गरेर यो परिवारको उद्धार गरिदिनु हुन आग्रह गर्दै र उनै श्यामकलासँग गरिएको कुराकानीको बाँकी अंश छाड्दै म यस घरबाट बिदा चाहन्छु अब बाबा लहर जानु कहाँ जानु अब छोरम पनि कसरी छोरम धेरै समस्या आमालाई औषधि गर्दा यताउता खर्च धेरै लाग्यो त्यसै म के गर्ने होला भन्दै त्यस्तै बस्दै गरेको अनि यस्तो बिरामी मान्छे काम गर्न सक्नुहुन्न अनि खाना खर्च खाना खर्च त त्यही गाउँबाट उठेको अलिअलि अब त्यही आमालाई त्यही अब आमाको सुधेको दिन त्यही खर्च भयो त्यही अलिअलि रहेको चामल छ त्यही छ कसो गरी चलाउने मेरो डिनहरू भन्दै पीडामा बसिरहेको छु अब यस्तो म जस्तो पकाले पो लान्छ र जस्तो लाग्छ पहिला अहिले नि अफर त गर्थेँ म सोध्थेँ कि नयाँ बजार अब बिदा पूर्व उचित सुझाव सल्लाह र प्रतिक्रियाका लागि अन्ठानब्बे पाँच सत्तरी एकसठी पाँच सय तिस छाड्दै र तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी दिपक नेपालीलाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार विदा चाहन्छु नमस्ते